सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू इच्छा यो छ महे शान्तिमा जसै त्यो मेरी चुसैया जली मेरो रक्त सुकाउला मगरुला अन्य ओलबाई छटेपट्टि त्यो बेला मुखमा बुटीहरू परुन् नेपालकै केवल जे जे हिमशैलको छ मधुरो मिठो चिसो चुम्बना यो नेपाल स्वतन्त्र भई फुलिरहोस् राजा प्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा ए शान्ति सूर्यको यो सन्देशमा बर्मनाल तकिया पारी पठाउँ उहाँ साथी शङ्कर छन् स्मशान पछिका आशा रहेका जहाँ बजला मन्दिरमा तथा सुजब थियो घन्टा दिँदै उत्तर हाँस्दै शान्त भई उही समयमा नेपाल हेरी मरौँ मेरो लास पवित्र चन्दन घसोस् कात्रो मलाई बनोस् नेपाली सुकुमार हातहरूले खस्रा बुनेका कालुगा। नेपाली बनका कपुर तुलसी त्रिखण्डका साथमा प्यारो सुन्दर आर्य घाट तटको साझा चितामा जलु पामु बस्न मरेर आखिर गई स्वर्गीय त्यही ठाउँमा नेपालीहरू छन् मरिकन सबै जन्मिरहेका जहाँ नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृतसँगै कार्यक्रम उत्पादक कुमार यात्री र सहकर्मी मित्र सागर श्रेष्ठका साथ उपस्थित भइसकेको छु कवि बालकृष्ण सबका यिनै कविताका हरफहरूसँगै आजको कार्यक्रमको दैलो उघार्ने जमर्को गरेको छु मैले यी सुन्दर कविताका हरफहरू मैले नेपाली कविता डट कमबाट लिएको थिएँ कविताको शीर्षक थियो इच्छा आदरणीय श्रोता मित्रहरू आजको सिर्जनाका लहरहरूको बसाइमा म नेपाली कविता डट कमबाट लिएका कविताहरूसँगै केही साङ्गीतिक कोसिलीहरू लिएर यहाँहरू समक्ष उपस्थित भएको छु नेपाली साहित्यलाई विश्वको कुना कुनामा पुर्याउन सफल नेपाली कविता डट कम प्रति हार्दिक आभार व्यक्त गर्दै कविहरूलाई हार्दिक धन्यवाद दिन्छ अनलाइन रेडियो परिवार सिर्जनाका लहरहरू यो अनलाइन रेडियोको तरङ्गमा म साउदी अरेबियाको दमामबाट बोलिरहेको छु विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको उत्पादन सिर्जनाका लहरहरू अनलाइन रेडियोको यो कार्यक्रम रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थुप्लो आठ मेगाहार दैलेखबाट पनि तपाईँहरूले सुनिरहनु भएको छ यो कार्यक्रम तपाईँहरूले विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेटको सहयोगमा W W W dot Srijana कलाहरू डट कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ भने डब्लु डब्लु डट हाम्रो संसार डट नेटमा हाम्रो संसार अनलाइन रेडियोमा प्रत्येक दिन सुन्न सक्नुहुनेछ रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थुप्रो आठ मेगा हर्जको website W dot DTFM dot ओआरजीबाट विश्वको जुनसुकै स्थानमा रहेर पनि सुन्न सकिने यो कार्यक्रम W W W dot global Nepali dot com र W W W dot literature of Nepali dot com लगायत पन्ध्रवटा अनलाइन मिडियाहरूबाट सुन्न सक्नुहुन्छ यो जानकारीसँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक कोसेलीबाट पनि हामी रहला कहाँ नेपालै नहे नेपालै नहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे तराई हाम्रो सुनका टोक्रा हिमाल हिराको माटो र पानी पहिलो धान धरतीका छोराको ए कहाँबाट संसार हेर्छौ सम्झलै नरहे सम्झलै नरहे सम्झलै नरहे र तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो जुर्मुराउँछ जितको जालीले वैशको तालमा नचौला कहाँ मादलै नारे मादलै नारे सँगै नरहे कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो बिउझौला कहाँ पूर्वको पहिलो पूजालाई नरहे पूजालाई नरहे पूजालाई रहे नेपाली हानि रहौँला कहाँ नेपाल नरहे आदरणीय श्रोता मित्र मैले जानकारी गराए अनुसार कविता वाचनको यस श्रृङ्खलामा म कवि क्षेत्र प्रताप अधिकारीको कविता वाचन गर्ने तर्खरमा छु कविताको शीर्षक छ फुलको कविता मलाई थाहा थियो तिमीलाई फुलको कविता मनपर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कविता कसरी लेखिन्छ अनि मलाई थाहा थियो तिमीलाई परेवा घुरेको प्रशान्त प्रेमको कविता मनपर्छ तर मलाई थाहा थिएन परेवाको गुण पत्केको बेला प्रेमको कविता कसरी लेखिन्छ खलङ्गामा आगो फुलिएको बेला इन्द्रकमलको कविता लेखेको भए तिमीलाई मन पर्थ्यो होला द्रौपदीको व्यथा बिर्सेर दुशासनको गाथा लेखेको भए तिमीलाई मन पर्थ्यो होला आफू त सकुनी पनि हुन सकिएन कागजको फुल लेखेर तिम्रो मन छुन पनि सकिएन मङ्गलसेनहरू मरेको बेला सबैले अनिलो खानु पर्थ्यो कडालीमा डढिलो लागेको बेला दमकलभरि कोसी जानु पर्थ्यो देशको हाहाकारी भइरहेको बेला सामुराईको कविता लेखियो तिमीलाई मन परेन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 मुटुभरिको अर्थाह अर्थाह चाह तिमीलाई स्वीकार गर ल तिमी त फुलिसकेकी छेउ बैसको हाङ्गामा पातेको जोवन सरह ढक्कमक्क शारदीय घाममा मुसु मुसु कौमार्य छरेर तिम्रो लेकाली यौवन तिम्रो नजरको प्यालामा मदिरा सरह छ चल्किदो छ मेरो प्रेमको हार्दिकताको यो ग्रिटिङ कार्ड उपहार स्वरूप स्वीकार गर ल मेरो मुटुमा बजिरहेको सङ्गीत घिन्ताङ घिन्ताङको अविरल धुनमायाको पैरहरू उन्मुक्त गतिमा नाचिरहेछ स्वर लहरीमा पालामको मेरो मायाको नजराना कोसेली हार्दिकताका साथ स्वीकार गर ल ओ लुङ्गा हाम्रो वैश्यको भाकाले सुरिलो धुनले पिरतीको नौतुम सनातन चाहनाले थाकोस् गुन्जियोस् बनपाखा भन्ज्याङ अनि चौतारी हर मेला पात ल माया र प्रेमले भरिपूर्ण कार्यक्रम शब्दगुच्छ सिर्जनाका लहरहरू डट कममा भावना र सङ्गीतको सङ्गम जसमा तपाईँहरूबाटै प्राप्त रचना कतै मिलनका डोगहरू कतै बिछोडका घाटाहरू एकैसाथ शब्दगुच्छमा सुन्न नभुल्नुहोला शब्दगुच्छ मात्रै सिर्जनाका लहरहरू डट कममा आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन पीएनएनको समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम कविता वाचनकै क्रममा कवि सुस्मिता नेपालको कविता वाचन गर्ने सरकारमा छु कविताको शीर्षक छ ऊ आकाश हुन खोज्यो ऊ आकाश हुन खोज्यौ आकाशले उसलाई भन्यो तिमी आकाश हुन नखोज थाहा छ तिमीलाई म धरतीमा फिजिन चाहन्छु काला काला बादलले घेरिन्छु बादलसँग सङ्घर्ष गर्दै हावाका हल्का खुट्टा टेकेर ओर्लिन्छु समुद्र पोखरीहरूमा नदीहरूमा बग्दै गरेका ससाना कोल्सीहरूमा फुलका प्रतिबिम्बहरूमा अबोध बालकहरूका पीडाका आँसुका ढिक्का ढिक्काहरूमा अनि तिमीमा विभाजित हुँदै हुँदै जान्छु खै म कहाँनेर हुन्छु एकै साथ सबैमा खस्छु तिमी म हुन खोज्यौ भने यी सबैमा विभाजित हुनै पर्छ यी सबैमा खस्नुपर्छ स्वतन्त्र भएर भावनाका तरङ्गहरूमा तलल कुद्ने तिमी के तिमी आफैमा खस्न चाहन्छौ के तिमी यी सबैमा विभाजित हुन चाहन्छौ के तिमी यी सबैमा विभाजित हुन चाहन्छौ बिर्सिनु चाले संसारमा लम्किन्छ झुम्किरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाले झाडी नेपाली कविता डट कमबाट मैले लिएको कविता छ कवि मणि लोहनीको कविता कविताको शीर्षक छ सम्बन्ध सूत्र विस्फोटमा दोस्त मन्दिरको बुढो पुजारी बाबु जलाएको खरानी बगाउने निर्दयी खोला छेउ उभिएको त्यो उदास बालक र कुनै किशोर प्रेमीले लेखेको प्रेम पत्र जस्तो सुरक्षित छ भन्दा भन्दै असुरक्षित बन्न पुगेको नागरिक यतिखेर मेरा सहयात्री बनेका छन् अब आफ्नो भन्ने कोही बाँकी रहेनन् अनि म निस्किएथेँ यात्रामा कतै जाउँ भन्थेँ उहिले आफ्नाहरूको मायाले सताउँथ्यो त्यतिखेर मोहले उतुक्कै पार्थ्यो पर हुँदा यदा कदा कतै गइहाले पनि सताउँथ्यो यादले सँगै रहँदा पनि कहिल्यै मिलेन सुख जन्ती आउँथे हृदयमा हुँदैन थियो शुभकामना बिना समवेदना आउँथे मलामी र गाह्रो साह्रोमा कहिल्यै हुँदैन थियो सर सहयोग जब थपिँदै गयो उमेरसँगै दुःखको पहाड सम्बन्धको जालोसँगै एकाङ्कीपन आफन्तको न्यानोपन बतासियो साँझका चराहरूसँगै अडिएन पर कतै पुगेर बतास जस्तो उनीहरूको माया इन्द्रेणी जस्तो आफ्नो सपना र यौवन जस्तो उनीहरूको सम्बन्ध नबग्नु खोलो बगिरह्यो रोकिएन फिरन्ते ऋतु र मौसम बेहिसाब हिँडिरह्यो अभिशप्त समय र यात्रामा निस्किएपछि एक एक गरी भेटिए बुढो पुजारी उदास बालक र असुरक्षित नागरिक र असुरक्षित नागरिक कला साहित्य सूचना र सङ्गीतमा समर्पण हामी सबैको नारी दर्पण सूचना तपाईँको अधिकार विशेष नारी पीडालाई मध्यनजर राखी सुरुवात भएको नारी दर्पण समाजका संकुचित साँगुरो सोचाइका चट्टानलाई चिरी ती नारीलाई स्वावलम्बी बनाउने स्वाभिमानी बनाउने सामाजिक कुरीति कुसंस्कारका भुमरीभित्रबाट ती नारीका अदृश्य आवाज सुन्ने र सुनाउने नारी दर्पण लगन गर्नुहोस् www.naridarpan.com तपाईँको आवाज हाम्रो आवाज आवाज विहीनहरूको आवाज कार्यक्रम हाम्रो आवाज प्रवासी नेपाली नेटवर्क पिएनएनको आवाज तपाईँ हामी सबैको आवाज यो हो कार्यक्रम हाम्रो आवाज श्रोता मित्र कविता वाचनकै क्रममा कवि गोपाल प्रसाद रिमालको कविता वाचन गर्ने तर्खरमा छु म कविताको शीर्षक छ आमाको सपना आमा त्यो आउँछ र हो बा त्यो आउँछ त्यो बिहानीको सूर्य झैँ उज्यालो छर्दै आउँछ त्यसको कम्मरमा झुन्डिएको चिज जस्तै तल्कने तिमी एक हतियार देख्नेछौ त्यसैले ऊ अधर्मसित लड्नेछ त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छाम छुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि बर्ता छोइने भएर आउँछ हो र आमा हो तिमी जन्मदा तिम्रो कलिलो अनुहारमा त्यसैकै छाया देख्ने आशा गरेकी थिएँ तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि तर त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएछ त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो जे होस् त्यो आउँछ म आमा हुँ सारा सृजन शक्तिको मुख भएर म भन्न सक्दछु त्यो आउँछ मैले यो कुनै अल्छी सपना देखेको होइन त्यो आएपछि तिमी यसरी मेरो काखमा आएर घोप्टिने छैनौ सत्य कुरालाई तिमी यसरी चुम्बकिएर कथा सुनेझै सुन्ने छैनौ तिमी त्यसलाई आफै नै देख्न सक्ने सहन सक्ने र ग्रहण गर्न सक्ने हुनेछौ मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमिल्ने आमाको मनलाई सान्त्वना दिँदै बिदा हुनेछौ मैले यसरी रोगीलाई झै तिम्रो कपाल मुसारिरहनु पर्ने छैन हेरौँला त्यो हुरी भएर आउनेछ तिमी पात भएर पन्छाउने छौ उहिले त्यो जीवन लोकबाट झरेर जुन जस्तै पोखिँदा सारा जडता सग बगाएको थियो बा त्यो आउनेछ तिमी उठ्ने छौ त्यो आउँछ कि आमा मधुर उषाले चराहरूको कण्ठलाई जस्तै त्यो आउने आशाले मेरो हृदयलाई कुदकुत्याइसक्यो आमा हो त्यो आउँछ त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ अब म उठेँ गएँ तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो सिंगारना मित्र कविता वाचनकै क्रममा कवि कुन्ता शर्माको कविता वाचन गर्ने तर्खरमा छु म कविताको शीर्षक छ धातु हामी धातु हौ जसलाई ताप बढाएर पगाल्न सकिन्छ हामी धातु हौ जसलाई ताप शून्य मल्याएर जमाउन सकिन्छ यन्त्रको सोचाइ अनुसार यन्त्रको योजना बमोजिम विभिन्न रूपमा ढाल्न सकिन्छ अनि पसल पसलमा खुद्रा र थोकमा गल्ली र चोकमा किन्न सकिन्छ बेच्न सकिन्छ यन्त्रको गर्भमा परेपछि उसको इच्छानुरूप पग्लदै झरेपछि पूर्वजन्म हुन्छ रे हाम्रो फेरि पनि यन्त्रको चमत्कारले नयाँ नयाँ स्वरूपमा ढलेपछि आकारमा फेर बदल परेपछि नयाँमा परिणत भएर पत्रुबाट नयाँको उपाधि भिडेर फेरि पनि किनमेल सुरु हुन्छ फेरि पनि नाप जोग सुरु हुन्छ त्यसैले हामी धातु हौ धातु जसको सपना हुँदैन जसको रमाइलो विपना हुँदैन जसको कुनै आकाङ्क्षा हुँदैन उसको गति र लक्ष्य हुँदैन जसलाई माथि पार्न सकिन्छ जसलाई तल झार्न सकिन्छ जसलाई बाँच्न र मोड्न सकिन्छ अनि चाहे भित्र लुकाउन सकिन्छ चाहे प्रदर्शनीमा फिजाउन सकिन्छ त्यसैले हामी विवश विचरा धातुहरू अर्काकै इच्छामा पग्लनु पर्ने अर्काकै इच्छामा पर्ने अर्काकै इच्छामा पङ्गु हुनुपर्ने अर्काकै इच्छामा नयाँ पर्ने विभिन्न रूपहरूमा विभिन्न आकारहरूमा थालहरूमा बटुकाहरूमा गिलासहरूमा कसौडीहरूमा खड्कुलाहरूमा लोटाहरूमा पूजा सामग्री सजाइने थालीहरूमा पञ्चपात्र र आसमानीहरूमा धुपदानी र पिकदानीहरूमा कुनामा राखिने मलमूत्र त्यागिने कोप्राहरूमा अनन्त अनादिकालदेखि युगदेखि पुस्तौँदेखि हाम्रो परिभाषा यस्तै छ समाजसँग गरिने आशा यस्तै छ समय निकै बितिसक्यो अब त हावा पनि नयाँ चल्न लागेको छ मनको मृत बस्तीमा जीवनको भोग जाग्न लागेको छ हृदयभित्र एउटा इच्छा बिजारोपण भएको छ आफ्नो जीवनको आफै निर्माण गर्ने डोको पलाउँदै आएको छ आफ्नो जीवन र आफ्नो उद्देश्य आफ्नो वर्तमान र आफ्नो भविष्य आफै सोच विचार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 सिर्जना कलाहरू डट कममा आदरणीय श्रोता मित्र अब म उत्तल्ने तर्खरमा छु यहाँहरूकै चिठी पत्रको फोको हामीलाई हाम्रो इमेल इन्फो एट सृजनाका लहरहरू डट कम मार्फत आफ्ना प्रतिक्रियाहरू पठाउनुहुने श्रोताहरू यो हप्तामा त्रिसठी जना हुनुहुन्छ त्यसैले मैले यहाँ सबैको नाम लिन असमर्थ भएको छु कसैको नाम लिन र कसैको नाम नलिन म सक्दिनँ हामीलाई इमेल मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् www.srijanakalaharharu.com बना उज्यालो थियो केशव उनको लामो थियो खासै सुन्दरी नभए पनि दिल त बसेकै थियो माया दोहोरै थियो हामीमा बाचा एउटै थियो आज बिछोड भएर किन टाढा कसरी भयो कसैको डाहा थिएन रिसजन थिएन कति पनि आसिन कति आनन्दले जति रिसाउँदा पनि यस्ता सदगुणले परिपूर्ण बिर्सु म कसरी सम्झदा त यस्तो हृदय रुन्छ बाँचु कसरी फुल्दा फुल्दै ओइलाइदियो फुल फक्रनै नपाइकन कस्तो अभागी कर्म यो कस्तो दुखी जीवन बिर्सु भन्छु सक्दिन बिर्सन कसै गरे पनि मर्छु भन्छु सक्दिन मर्न तिमीलाई नै सम्झेर अनि कोइली कराउँछन् वनमा नाना बिलौना गरी अमृत वर्षन्छन् शिरमा तिम्रै सम्झना गरी रोई बिच्छन् रातहरू याद आउँछ झलझल निन्द्रा आउँछ देख्छु सपना बिउजन्छु पल पल निन्द्रा आउँछ देख्छु सपना बिउजन्छु पल हवस्